लक्ष्मी स्थापना गरेर गरगहना पैसा धान चामल फलफुल सेलरोटी र फुलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो हजुर बेलुका समूह बनाएर घर घरमा भैलो समेत खेलिन्छ तर कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष भेदबाट समूहमा भेला भएर भैलो नखेल्न सरकारले आग्रह गरेको छ हजुर घरको सुरक्षामा खतिने कुकुरलाई मिठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइएको छ कार्तिक कृष्ण चतुर्दशीको बिहान आज नदी तल तलाउ वा धारामा गएर स्नान गरेर नरक स्नान समेत गरिएको छ कुकुर तिहार र नरक चतुर्दशी एम पञ्चको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबट घटबटका कारण तेस्रो दिन परेको हो यस वर्ष कार्तिक सत्ताइस गतिदेखि तिहार सुरु भएको हो दोस्रो दिन हिजो काग तिहार मनाइएको छ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय बाह्रौँ जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ यसैबीच गलकुटमा आज रचना वाचन कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिका वार्ड नम्बर सात मल्ममा गलकुट नारी साहित्यको आयोजना तथा गलकुट साहित्य कुञ्जको सह आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा गलकुट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचा मगरले विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी देवकोटाले नेपाली साहित्यको विश्वव्यापी प्रचार प्रसारमा समेत उहाँले महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो उहाँले देवकोटाकै कारण नेपालमा प्रज्ञा प्रतिष्ठानको स्थापनामा स्थापना भई नेपाली भाषा साहित्यको विकास भएको बताउनुभयो कार्यक्रममा गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसे नेपाल बैंक लिमिटेड गलकुट शाखाका प्रबन्धक देवी थापा बोरा मेना चोखाल सरिता खड्का जीवन ज्योति विक लगायतले शुभकामना सहित रचना वाचन गर्नुभएको थियो महाकवि देवकोटाको जन्म विक्रमसम्म दुई हजार उन्नाइस साल कार्तिक कृष्ण औसीका दिन दिल्ली बजारमा भएको थियो दस वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य खण्डकाव्य निबन्ध कथा नाटक उपन्यास गीत समा समालोचना र फुटकर कविता कविता प्रकाशित छन् नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको मुनामदन खण्ड काव्य नेपाली भाषामा प्रकाशित प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो रचना वाचन कार्यक्रम गलकुट नारी साहित्य समूहका अध्यक्ष माया चालिसीको अध्यक्षता सुन्दली कुँवर बोराको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट नगरपालिका वडा नम्बर सात मलमा घर भई हाल जापानमा रहनुभएका तुलवीर थापा समर्पणले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई पचास हजार आठ सय नब्बे रुपियाँ सहयोग गर्नुभएको छ राष्ट्रिय आविष्कार केन्द्रमै पुगेर पत्रकार बबिता शर्मा र बैङ्कर शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनले हस्तान्तरण गर्नुभएको हो संयोजक पुनले प्रवासदेखि थापाले गर्नुभएको सहयोग र देखाउनु भएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताउनुभयो गर्यो थापाले तत्कालै रु पचास हजार सहयोग गरे पनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाईको रु पाँच हजार केन्द्रका लागि छुट्याउने प्रतिबद्धता जनाउनु भएको थियो मासिक सहयोग समेत गरी थापाको सहयोग रकम एक वर्षमा एक लाख दस हजार पुग्नेछ जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो आविष्कार केन्द्र बारेमा केन्द्रको बारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो उहाँले भन्नुभयो नौ वर्ष अघि जापानमा पुग्नुभएका थापाको नायोगामा रेस्तोरा व्यवसाय छ व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्छ आज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 बागलुङ लगिएको प्रहरी ल्याइएको प्रहरी नायब उपरीक्षक रेग्मीको भनाइ छ बागलुङमा थप बाह्रजनामा कोरोना संक्रमण पुष्टि भएको छ उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका वार्ड नम्बर एक रामरेखाका दुई परिवारका आठजना सहित बाह्रजनामा कोरोना संक्रमण पुष्टि रहेको पुष्टि भएको हो बागलुङ नगरपालिका वार्ड नम्बर एक रामरेखाका पैँसठी र छब्बिस वर्षीय पुरुष तथा बैसठी पचास पचास तिस पच्चिस र चौबिस वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ बागलुङ नगरपालिका वार्ड नम्बर चारका उनासत्तरी वर्षीय पुरुष वार्ड नम्बर दुईका एकतिस वर्षीय र एकजना उमेर नखुलेका पुरुष तथा वार्ड नम्बर तिनकी तिस वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो उनीहरू सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो उनीहरूलाई आइसोलेसन केन्द्र र होम आइसोलेसनमा राखिएको छ बागलुङको जैमिनी नगरपालिका वडा नम्बर दस राङखानीका एक युवाले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गर्नुभएको छ विभिन्न देश गरी लामो समय विदेश बसाइ गरे बसाइ गर्नुभएका राङखानीका चालिस वर्षीय युवा बोमबहादुर बिकाले राङखानीकै बिहार थलामा फर्निचर उद्योग सञ्चालनमा ल्याउनु भएको हो मलेसिया साउदी अरबदेखि कोरियामा मात्र दस वर्ष बिताउनु भएका बिकाले विगत एक वर्षदेखि हाँडीकोत फर्निचर उद्योग सञ्चालनमा ल्याउनु भएको छ उद्योगमा पलङ पलङ कुर्सी टेबल झ्याल ढोकाहरू लगायतका काठका सामग्रीहरू निर्माण गरिन्छ उद्योगमा पचास लाख रुपियाँ लगानी गरेको विकले बताउनुभयो अठार उन्नाइस वर्षको उमेरदेखि विदेश धाइयो विकले भन्नुभयो अब चाहिँ नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले हाडीकोट फर्निचर उद्योग सञ्चालन गरे विकले आफ्नो देश र अर्काको देशमा काम गर्नुमा धेरै भिन्नता हुने बताउनुभयो आफ्नो देशमा परिवारसँग बसेर काम गर्नुको आनन्द नै बेग्लै छ आफ्नो आफ्नो आफ्नै देशमा काम गर्दा देश विकासमा सहयोग पुग्छ तर विदेशमा काम गर्दा व्यक्तिगत मात्र फाइदा हुन्छ विकले विकको भनाइ फाइदा हुने विकको भनाइ छ विकले लगानी गरेको उद्योगमा अहिले पाँचजनाले रोजगारी पाइरहेका छन् उद्योगमा परिवारले पनि साथ दिइरहेका छन् विकको परिवारमा आमा आफू श्रीमती भाइ बुहारी छोरी गरी दसजनाको परिवार रहेको छ पहिलाको जस्तो नेपाल बन्द लोड सेडिङ नभएकोले पनि नेपालमै उद्योग सञ्चालनको लागि राम्रो वातावरण बन्दै गएको उहाँको बुझाइ छ यद्यपि लकडाउन र सिनसिनमा विद्युत आउने जाने गर्दा उद्योगलाई समस्या भइरहेको उहाँको भनाइ छ विद्युत आपूर्तिमा समस्या भइरहेको छ विकले भन्नुभयो आफ्नो काम गरिरहेको बेलामा झ्याप्प जान्छ झ्याप्प आउँछ यसले मेसिनरी बिगा सामग्री बिग्रने जोखिम बढेको छ कोभिड उन्नाइसका कारण तत्कालै राम्रो आमदानी दिन नसके पनि लकडाउन हुनुभन्दा पहिला राम्रो आमदानी भएको विकको भनाइ छ जैमिनीका विभिन्न ठाउँहरूबाट टेबल कुर्सी पछि झ्याल ढोका बनाउनको लागि अर्डर आउने गरेको विकले बताउनु भयो अब विदेश जाने योजना सोधेको उहाँले बताउनु भयो कोभिड उन्नाइसको असर कम हुन थाले यो उद्योगलाई थप व्यवस्थित गराउने उहाँको सोच रहेको छ पहिला जस्तो सम्भावना नै सम्भावना नै नदेख्ने होइन अब थुप्रै सम्भावनाका धोकाहरू आफ्नै ठाउँमा खुलेका छन् अब त्यस सम्भावनाले पछ्याउनु पर्छ विक पछ्याउनु पर्ने विकको भनाइ छ विकले विदेशमा रहेका अन्य व्यक्तिहरूले समेत आफ्नो कमाइको केही हिस्सा नेपालमै उद्योग तथा व्यवसायमा लगानी गर्न अनुरोध गर्नुभएको छ यिनी विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक एमा पञ्चको तेस्रो दिन आज लक्ष्मी पूजा गरियो कुकुर तिहार